श्रीगणेशाय नमः यं ब्रह्मा वरुणेन्द्ररुद्रमरुतः स्तुनुवन्ति दिव्यैस्तवैर्वेदैः साङ्गपदक्रमोपनिषदैर्गायन्ति यं सामगः ध्यानावस्थिततद्गते मनसा पश्यन्ति योगिनो यस्यान्तं न विदुःसुरासुरगणा सुरगणा देवाय तस्मै नमः श्रीमच्चन्दनचर्चितोज्ज्वलबपु शुक्लाम्बरमल्लिका मालालङ्कृतकुण्डला प्रविलसन् मुक्ता सर्वज्ञाननिधानपुस्तकधरा रुद्राक्षमालाधरा वाग्देवी वदनाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरम् मूकं करोति वाचालं पङ्गुं लङ्घयते गिरिं यत्कृपातमहं वन्दे परमानन्दमाधवं नमो भगवते तस्मै व्यासायामिततेजसे यस्य प्रसादाद् वक्ष्यामि यणकथामिमा नारायणं नमस्कृत्य नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरये यस संसारमा हरेक परिवार अनेकन कथाहरू जोडेका हुन्छन् ती सब परिवारभित्रका ती घटनाहरू ती कथाहरूमा आ आफ्नै प्रकारका वेदना ढुकेका हुन्छन् हे अगस्त मुनि जब आफ्नो प्रिय पुत्रीलाई विदा गरी पठाए शिवभट्ट ब्राह्मणलाई र उनकी पत्नीलाई बडो नरमाइलो लाग्यो उनीहरूले आफ्नो दुःखलाई आँसुमा बगाउने प्रयत्न गरे धेरै बेर रोहिरहे अनि आफ्नो पुत्री गोमा र जुवाई शिव शर्मा डोलीमा बसी अगाडि बढेको धेरै टाढासम्म हेरिरहे फेरि कुमारजी आज्ञा गर्नुहुन्छ हे अगस्त्य मुनि त्यहाँ उपरान्त शिव शर्मा ब्राह्मण गोमा ब्राह्मणे गएपछि शिवभट्ट ब्राह्मण सती ब्राह्मणे आँखाले देउ देखिन्जेलसम्म हेरिरहे जब भूमिबाट देख्न छोडे त्यसपछि रुख चढेर हेरे त्यहाँबाट नदेखिने भएपछि रुखैमा बसेर नाना तरको विलाप गर्न थाले त्यसै बेला दैव संयोगले रुखको हाँगो भाँचियो र रुखदेखि ती दुवै दम्पति तल खसेर मृत्युमा परिणत भए तब श्री महादेवका दूत आई विमानमा चढाएर कैलाश पर्वतमा लगे ती भट्ट सती ब्राह्मणी दिव्य शरीरका भएर कैलाशमा रहिरहे त्यहाँ उपरान्त बाटामा जाँदै गर्दा शिव शर्मा र गुमा ब्राह्मणले डोलेहरूसित यस वनको नाम के हो त्यो ठुलो पात भएको वृक्षको नाम के हो त्यस जन्तुको नाम के हो आदि इत्यादि यस्तै गरेर सोध्दै गए टोलेहरूले पनि यस वनको नाम यो हो यस वृक्षको नाम यो हो यस जन्तुको नाम यो हो भने बुझाउँदै बुझाउँदै गए यसै गरी जाँदा जाँदा निकै टाढा भएपछि तलाउ भएको कुनै ठुलो वनमा पुग्दा झमक्क साँझ पर्यो वनमा बास बसेर सबैले खानु पिउन गरी सुते थाकेका हुनाले सबै भुसुक्क निधाए त्यसै बेला श्री महादेवको श्रापको प्रभावले चोर आई गोमा ब्राह्मणीका पिता र माताले दिएको धन र आङमा लगाएको गहना समेत सबै चोरी गरेर लगिदियो भोलिपल्ट नृत्य छोडेपछि उठेर हेर्दा सम्पूर्ण सामान आफूले लगाएका गहना समेत चोरले लगेको देखेर साह्रै अधर्य भएर गोमा ब्राह्मणी कराउन लागिन् तब डोलेहरू भन्दछन् हे गोमा ब्राह्मणै नरौ विस्मात नगर थाकेका हुनाले हामीलाई पनि साह्रै निन्द्रा लागेछ अनि यस्तो नराम्रो पर्न गयो हामी अभागी रहेछौँ अब तिम्रा मातापिताको अगाडि के कसो भन्न जाने हो अब तिमी भन्दछौ भने के गरौ तिमी जसो भन्दछौ हामी त्यही गरेर भनिदिन्छौ दैवको लीला अनि महादेवको श्राप परिणामत अर्को दुःख गोमाले भोग्नु पर्यो बाबा र आमाले दिएका ती सम्पूर्ण चिनोको रूपमा रहेका गहनाहरू समेत चोरी भयो गोमा ब्राह्मणी अत्यन्त अधर्य थिइन् तापनि मनलाई चित्त बुझाउँदै अब गइसकेको हराइसकेको नासिसकेको सामानलाई सम्झेर रोएर कहाँबाट हुन्छ र भइहाल्यो तब गोमा भन्दछिन् हे भार बाहको तिमीहरू यहीँबाट फर्क यस पछाडि म तिमीहरूलाई के खान दिन सक्दिन मेरा पिता माताको समक्ष गई यो खबर पुर्याइदियो गोमाको यस्तो वचन सुनि लौ भनी प्रणाम दण्डवट गरेर विदा भई गए शिव शर्मा र गोमा पनि वनमा पाइएका फलफुल खोजी खाई त्यहाँदेखि ठुलो पर्वतमा पुगे भगोमा भन्दछिन् हे स्वामी मलाई साह्रै नराम्रोसँग भोक लाग्यो म साह्रै नै असमर्थ भएँ कसो गरौँ भनेर बाटैमा अलपत्र परिन् सो समयमा गोमा गर्भिणी भएकी थिइन् शिव शर्मालाई अति करुणा भयो र आफ्नो स्त्री गोमालाई काखमा राखेर सुमसुमाउँदै भने हे स्त्री यहाँ फलफुल केही पाइँदैन जलाश्रय पनि छैन यस्तो पर्वतमा बसी के खान दिउँ यहाँदेखि केही पर गए फलफुल पनि मिल्दछ जलाश्रय पनि छ जाउँ हिँड भनेर बुझै हात समाएर सुस्त सुस्त हिँडाएर लगे गुमा पनि हे हरि आज मेरो यो अवस्था भयो भने सुस्केर हालि नसके पनि सुस्त सुस्त गोडा चाल्दै गइन् पर्वतको फेदीमा पुगेपछि शिव शर्माले फलहरू टिपेर खान दिए पानी पनि पिउन दिए हे स्त्री हाम्रो घर पनि आइपुग्यो आइज भनेर ठाउँ ठाउँमा बिसाउन दिएर चन्द्र ज्योति नगरको बाहिर पुर्यायो त्यहाँ खरले तुल्याएको एउटा घर उत्पत्ति गरेर हाम्रो घर यही हो भनेर देखाए गोमा घरभित्र बसेर हेर्दा माकुरोको जालो र कसिङ्गर मात्र देख्दा आफ्ना बाबाको घर सम्झेर अधैर्य भई फेरि रुन लागिन् अनि मेरो कर्मले यस्तै पारी ल्यायो अब रोएर के गर्ने भनी धैर्य गरेर कुचोले माकुराको जालो पन्छाएर कसिङ्गरलाई भडारेर सफा पारिन् तब घरमा भएको खाइपी शिव शर्मा कि ब्राह्मणी गोमा सुख गरेर हिँडिन् यसरी दिन बित्दै गए अब गोमा त्यसै स्थानमा रम्न थालिसकेकी थिइन् त्यहाँ उपरान्त एक दिन शिव शर्मा ब्राह्मणले आफ्नो स्त्री गोमा सेउ भने हे स्त्री तिमी गर्भिणी भयो हाम्रो घरमा सम्पत्ति छैन आउने पनि केही बाटो छैन गर्भधान आदि घरमा केले गरिदिउँला सुत्केरी भएमा के खर्च गरौँला यस अर्थ म परदेश गएर कसैसँग के मागेर ल्याउँछु तिमीले आफ्नो जिउ र घरको सम्हार गरे रोई कराई नगरे भनेर भने आफ्ना पतिको यस्तो कुरा सुनेर गोमा ब्राह्मणी भन्दछन् मलाई यस्तो ठाउँमा छाडी कहाँ जान मन गरेको म स्त्री जातिले के गरौँले के खाइरहँले मलाई कसले के देला विशेष तिमी वृद्ध भएकालाई कसरी म एक्लै पठाउँ यहाँ यजमानहरूको घरकै जो दिएको भागी ल्याएर संशय गरी खाउँला के बाँकी भएको गर्भधान आदि कर्मको लागि संशय गरेर राखौँला जानको मन नगर भनेर भने फेरि शिव शर्मा भन्दछन् हे स्त्री हामी गरिब भए पनि ब्राह्मणको कर्म नगरी हुँदैन म एक महिनासम्ममा आइपुग्नेछु त्यहाँसम्म खान पुगेन भने चन्द्रज्योति नगरमा यजमानहरू छन् तिनका घर गएर मागेर खाए भनेर धेरै नै बुझाए यस्तो पतिको वचन सुनेर गोमा ब्राह्मणीले लाचारीका साथ ल हुन्छ भनेर भनिन् शिवसम्म ब्राह्मण भिक्षा माग्न भने परदेश हिँडे एक दुई दिनको बाटो हिँडेपछि गङ्गाको तीरमा ऋषिहरूको आश्रममा पुगे त्यहाँ वृद्ध अवस्था भएका ब्राह्मण ब्राह्मणी दुई स्त्री पुरुष गङ्गा किनारमा प्राण त्याग गर्न बसेका थिए तब गङ्गामा स्नान गरेर मलाई नित्य पूजा गर्न फलफुल देऊ भनेर मागे ऋषिका आश्रममा प्रशस्त फलफुल थिए शिव शर्माले यस्तो शिव शर्माको यस्तो आग्रह सुनेर वृद्ध दम्पतिले तिमी को हो कहाँदेखि आएका हो भनेर सोधे म शिव शर्मा नाम गरेको ब्राह्मण हुँ चन्द्रज्योति नगरमा मेरो घरमा ब्राह्मणै गर्भवती छ गर्भधान आदि इत्यादि कर्म गर्नका निमित्त भिक्षा माग्न भने आएको भने तब ती वृद्ध दम्पतिले चाहिए जति टिपेर लैजाऊ भने तब ती शिवशर्मा ब्राह्मण आफै रुख चढेर फलफुल टिप्न थाले यसै अवसरमा दैव संयोगले रुखको हाँगो भाँचियो र रुखदेखि खसेर शिव शर्मा आफ्नो प्राण त्याग्दा भए ती शिव शर्मा मरेपछि श्री महादेवको रूप भएर कैलाश पर्वतमा गए श्री महादेव आएको पार्वतीले देखिन् र सुनको कमण्डलुले पाउ धोएर भित्र लगेर डाकेर भित्र लगिन् के समय कुरा गरेपछि पार्वती भन्दछिन् हे ईश्वर यस प्रकारको हजुरको लीलालाई बुझ्न कसैले सक्दैनन् यो हजुरको के लीला हो यसरी एक स्त्रीलाई दुःख दिएर हजुर यहाँ आउनु यसको अर्थ मैले बुझ्न सकिनँ त्यस्तै सुखमा रहेकी ब्राह्मण कन्या गमालाई कल बल छलले ल्याएर घरबिडी तुलाई एक्लै यस्तो ठाउँमा फालेर दुःखमा डुबाएर आउनुभयो अब त्यो गोमाले के गरेर खाली हे हरि यस्ता पार्वतीका कुरा सुनेपछि श्री महादेव हाँसेर आगे गर्नुहुन्छ हे पार्वती सेवक भन्दामा पाप पनि गर्नुपर्छ गुमा पनि अब चाँडै नै सुखी हुनेछिन् सन्देह नगर त्यहाँ उपरान्त ती भिक्षा माग्न भनी गएका शिव शर्मा ब्राह्मण धेरै दिनसम्म बितेपछि पनि फिरेनन् र गुमाले अनेक तरको दुःख गरी चन्द्रज्योति नगरमा गई भिक्षा मागेर आफ्नो प्रसव कर्म पुरा गरिन् महिना पूर्ण भयो सम्पूर्ण राज लक्षणले युक्त पुत्र जन्मियो गोमा ब्राह्मणले चन्द्रज्योति नगरदेखि ब्राह्मणहरू डाकी विप्रको मर्यादाले निवारण गराइन् उनीहरूले ज्योतिष शास्त्रमा विचार गरी नवराज भन्ने नाम राखे र हे गोमा ब्राह्मणी तिम्रो बालक सम्पूर्ण राज लक्षणले युक्त भएको छ राजा पनि हैजाला तिमीलाई सुख सन्तोष देला यो कुरा निश्चय मान भनेर भने यस्तो अमृत जस्तो वचन सुनेर गोमा ब्राह्मणीले मनमा आनन्द मानी भोजन गराई श्रद्धापूर्वक दक्षिणा दिइन् तब ब्राह्मणहरू ती गोमा नवराजलाई आशीर्वाद दिए आफ्ना घरतर्फ लागे ता उपरान्त त्यो बालकले गोमा ब्राह्मणीले अर्काको धागो काटी ठेकी जाँतो गरेर बालिन् त्यो नवराज बालक पनि शुक्ल पछिको चन्द्रमा चाहिँ दिन दिन बढी ठुलो भए खेल्न जाँदा सङ्घीहरूले जेसुके भने पनि सुनिरहन्थे कसैसँग झगडा गर्दैनथे सङ्घीहरूसँग खेलेर घर आएपछि आमाले जो दिन्थिन् त्यही खाइ चुप्प लागेर बसिरहन्थे आफ्नो पुत्रको स्वभाव यस्तोदेखि घुमा ब्राह्मणी बहुतै खुसी थिइन् एक दिन यजमानहरूका समीपमा गएर भनिन् हे यजमान हो मेरो पुत्र नवराज सङ्घीहरूसँग खेली घर आउँछ खाना दिउ पनि भन्दैन किन दिइनौ पनि भन्दैन दिए खान्छ नदिए चुप्पो लागेर बस्दछ रिस पनि गर्दैन चर्को स्वरले पनि बोल्दैन दिएको कुरो नमिठो पनि भन्दैन मेरो घरमा सम्पत्ति छैनन् मेरा पुरुष पनि छैन तिमी यजमानहरूको दया र कृपाले जिन्तिन एकसा खाइ बाँचिरहेको छु अब यस पुत्र नवराजको चुडा कर्म र व्रतबन्ध आदि केले गरिदिऊ भनेर भनिन् यस्तो गोमाको वचन सुनेपछि यजमानहरूले आफ्ना आफ्ना श्रद्धाले सकेको दिए र गोमाले चाहिने सम्पूर्ण सामग्री तयार गरी नवराजको चुडा उपनयन इत्यादि गरी वेद पुराण आदि सम्पूर्ण विद्या सिक्न लगाइदिए यसरी दिन बित्दै गइरहेको थियो एक दिन ती नवराज ब्राह्मणदेखि यजमानहरू खुसी भएर गोमासँग गएर भने हे गोमा ब्राह्मणी नवराजको विवाह गर्ने भए वरुणपुरका अग्निस्वामी ब्राह्मणकी पुत्री चन्द्रावती नाम गरेकी छिन् विवाह गरिदिउँ सामग्री तयार पार यस्तो यजमानहरूको आनन्द दिने वचन सुनेर गोमा ब्राह्मणी भन्दछन् हे यजमान हो मेरा पुत्रको कमाई छैन फेरि मेरो घरमा सम्पत्ति पनि छैन त्यसलाई कन्यादान दिन को अगाडि सर्ला र कसरी विवाह गरिदिने यस्तो गोमा ब्राह्मणीको वचन सुनेर हे गोमा ब्राह्मणी जो चाहिन्छ भन हामी दिन्छौँ के के चाहिन्छ यस्तो यजमानले भनेपछि गोमा ब्राह्मणीले मनमा आनन्द गरी भनिन् हे यजमान हो हामी गरिब उप तिमीहरूको यस्तो दया धन्य रहेछौ अनि र चाहिने सामग्री मागिन् र यजमानहरूले जे जे चाहिन्छ थिए तब सो दिनमा ब्राह्मणको मर्यादाले नवराजको वरुणपुरका अग्निस्वामीकी पुत्री चन्द्रावतीसँग विवाह गरिदिन् कुमा नवराज र चन्द्रावती तिनजनाले जे भएको खाई मिलिजुली बसिरहेका थिए यसै गरी केही काल अत्यन्त रमाइलोसँग बित्दै गयो ताप उपरान्त एक दिन बाहिर साथीहरूसँग बस्न जाँदा तिनका साथीहरूले हे ब्राह्मण नवराज आजसम्म हामी नवराज भन्दैछौँ त्यसो होइन अब त बिराबाउको छोरा होस् भनेर तेरो नाम राख्यौँ तेरो बाबुको बा तेरो बाबु भए नाम के हो त त कसको पुत्र होस् हामीलाई बता भनेर भने एकासी यसरी मनमा बिज्ने किसिमका साथीहरूले भनेको सुनेर नवराज साह्रै खिन्न भए उत्तर कुनै थिएन र चुपो लागेर बसिरहे अनि जब घर गए घरमा पुग्ने बित्तिकै आफ्ना आमालाई सोधे हे माता मलाई मेरा मित्रहरूले यसो यसो भने भने सम्पूर्ण सुनाए त म कसको पुत्र हुँ मेरा पिताको नाम के हो ती कहाँ छन् भनेर भने यस्तो पुत्रको वचन सुने सुनेपछि मनलाई रोक्न नसकी वर्षाकालमा मेघबाट जल खसे झैँ आँखाबाट बराबर आँसु खसारे भनिन् हे बाबु तेरा पिताको नाम शिव शर्मा हो त घरमा छँदा भिक्षा माग्न परदेश गएका आजसम्म आइपुगेनन् छन् वा छैनन् यस्तो आमा गोमाको उत्तर पाएपछि नवराज भन्दछन् हे माता उसो भए आज्ञा पाऊ जहाँ कहीँ बसेका छन् तिनलाई खोजेर म पत्ता लगाइ आउनेछु तब गोमा भन्दछन् हे पुत्र तेरो मुख हेरी तेरो पितालाई बिर्सिरहेथे तैले पनि छोडेर गए म अब कसको मुख हेरेर हुँले फेरि त गएपछि तेरि स्त्री चन्द्रावती पनि बस्ने छैनन् माइत गइहालेछन् यस अर्थले जाने कुरा नगर यस्तो घुमाको माया लाग्दो कुरा सुने नवराज फेरि भन्दछन् हे माता म के भन्दछु सुन्नुहोस् छोराको ठुलो धर्म के हो भने पितृको उद्धार गर्नु जुन छोराले पितृको उद्धार गर्दैन आफ्नो सुखतर्फ मात्र लाग्दछ त्यो चन्द्र सूर्य पृथ्वी रहेसम्म अगौर नामको नरकमा परि कष्ट भोग गर्नेछ म गर्भमै छँदै गएका मेरा पिता मेरो यो उमेर हुँदासम्म पनि किन फर्केर आएनन् मैले विचार गर्नुपर्छ मृत्यु भएका भए निश्चय गरेर ठराई क्रियाको काम गरेर आउँला बाँचेका रहेछन् भने म ढाकेर ल्याउँला यति पनि गर्न सकिनँ भने म जन्मेको के काम लाग्यो र तिम्रो सेवा गर्न त बुहारी छँदैछ म जान्छु विदा पाऊ यस्तो नवराजको स्नेहले भरेको वचन सुनेर गोमा ब्राह्मणीले सन्तोष भएर भन्दछिन् हे पुत्र तिमी धन्य तिम्रो वचनले म साह्रै खुसी भए तिम्रो कल्याण होस् तिम्रा पिता बाँचेका भए पनि मरेका भए पनि चाँडै नै खबर ल्याए भनेर आशिष दिइन् नवराजले पनि आमालाई सासङ्ग र नपत गरी आफ्नो स्त्री चन्द्रावतीलाई हराउने कुरा हराई पिताको खबर गर्न परदेशतर्फ प्रस्थान गरे ठाउँ ठाउँमा शिव शर्मा नाम गरेका वृद्ध ब्राह्मणलाई देखेका थियो कि भने सबैसँग सोद्धै सोद्धै अगाडि बढे यस्ता तरले खोज खबर गर्दै जाँदा गङ्गाको तीर ऋषि आश्रममा पुगे त्यहाँ साह्रै नै वृद्ध ब्राह्मण ब्राह्मणी स्त्री पुरुष देखेर तिमीहरू को हो किन यहाँ आइ बसिरहेका छौ भने नवराजले सोधे ती वृद्धहरू भन्दछन् हे बालक हामी ब्राह्मण हौ वृद्ध अवस्था हुँदा गङ्गामा प्राण त्यागौँ भनेर यहाँ बसेको धेरै काल भयो आफ्नो घर छाडी यो कुटी बनाइ बसेका छौ तिमी को हौ किन यहाँ आयो भने त्यो वृद्धहरूले पनि सोधे तब नवराज भन्दछन् म नवराज नाम गरेको ब्राह्मण हुँ गर्भमा छँदै गर्भ धान आदि इत्यादि कर्म गर्नको निमित्त परदेश लागेका मेरा पिता शिव शर्मा नाम गरेका चन्द्रज्योति नगरका वृद्ध ब्राह्मण अझै फिरेरन् उनीको खबर लिन भने आएको हुँ तिमीहरूले पो देख्यौ कि यस्तो नवराजको वचन सुनेर वृद्ध ब्राह्मण भन्दछन् हे नवराज कुसन वन आदि इत्यादि कर्म गर्न भनी पिर्सा माग्न आएका चन्द्रज्योति नगरका शिव शर्मा नाम गरेका बुढा ब्राह्मणलाई हामीले देखेथ्यौँ यहाँ आई आफ्नो नित्य पूजा गर्नको निमित्त फुल टिप्न त्यस रुखमा चढेका थिए र हाँको भाँचिएर रुखदेखि खसेर मृत्यु भएको थियो गएर हेर त अस्तिहरू त अझसम्म पनि त्यहाँ भाकिने सुन्नुहोला यस्तो वृद्ध दम्पतिको वचन सूर्य नवराज त्यस रुनी रुख हेर्दा गई हेर्दा त्यहाँ के अस्थिहरूदेखि हे पिता मेरा निमित्त भिक्षा माग्न आएका तिमीले मेरो मुखै नदेखि यस्तो ठाउँमा आई रुखदेखि खसेर मर्यौ यो कुरा महतारी समक्ष म कसरी लग्दुला फेरि मेरी माताले यस्तो शोक गर्दा कसरी बुझाउला भने नाना तरले शोक गरी लडी बुढी गरिन लागे धेरै बेरपछि धैर्य गरेर हाडहरू सबै जम्मा पारी गङ्गामा लगेर संस्कार गरी ब्राह्मणका मर्यादाले दस गत्र गरी अब कता जाउँ घर जाउँ भनी सम्पत्ति छैन विशेष यो खबर सुनेर महतारी शोक गरेको देख्नु सुन्नु छ यस अर्थले हुने भए कोही राजाको सेवा गरी केही द्रव्य लिएर जानु जाति हो यस्तो विचार गरी कुनै सहरमा पछि उनले राजाको सेवा गर्न लागे इति श्री स्कन्द पुराणे केदारखण्डे माघ महात्मे कुमार अगस्त्य सम्वादे श्री स्वस्तानी व्रत कथा शिवशर्मा परलोक गमन नाम तत्रैव गङ्गा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च सर्वाणि तीर्थानि वसन्ति तत्र यत्राचितोदारकथा प्रसङ्गः कायेन वाचा मनसेन्द्रियैर्वा बुद्ध्यात्मना वानुसृतिस्वभावात् करोमि यद्यत् सकलम् परस्मै नारायणायेति समर्पयेतत् लक्ष्य ये चारे पुरुषार्थ का साधन शरीर नै हो अतः शरीर को सधैँ रक्षा गर्नुपर्छ रोगहरू मुख्यतः पाप कर्मकै परिणाम हुन् तसर्थ सत्कर्म गर जाति चम्पक बिल्व पत्र रचितम् पुष्पं च धूपं तथा